नमस्कार अनि शुभ प्रभात दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको अर्को नवीन श्रृङ्खलाबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानी लिएर हामी हरेक दिन आउने गर्छौँ र तपाईँको माझमा रहेर विविध जानकारीहरू प्रस्तुत गर्ने गर्छौँ कार्यक्रम शुभ बिहानीमा हामी आजको पञ्चाङ्ग त्यसै गरी आजको राशिफल रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले नै पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौं सुधाजी आज पनि प्रस्तुतिबाट सुन्छ भने यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मित्र रिजनको सहयोग मिलिरहेको छ कार्यक्रमको छालन गरौं आजको पञ्चाङ्गबाट आज मिति दुई हजार सत्तरी साल साउन बाह्र गते शनिबार श्रवण कृष्ण पक्ष पञ्चमी तिथि नेपाल सम्बत एघार सय तेत्तिस सन् दुई हजार तेह्र जुलाई सत्ताइस तारिक मेष राशि हुने तपाईँको लागि आफूभन्दा ठुलाको सल्लाह पाइनेछ रचना गर्ने काममा तपाईँको सहयोग गर्न ठुलो रहने देखिन्छ यात्राको लागि राम्रो समय छ वृष राशि हुने तपाईँको लागि धन राम्रै काममा खर्च हुने समय आएको छ सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ नतिजा थोरै मात्र तपाईँको साथमा हुनेछ मिथुन राशि हुने तपाईँको लागि रचनात्मक कामतिर धेरै मन जाने देखिन्छ नराम्रो कामतिर भने मन जाने देखिन्न विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ कर्कट राशि हुने तपाईँको लागि मन डराउने देखिन्छ कुनैलाई धन नदिँदा फेरि राम्रो हुने खालको दिन पनि छ कुरा काट्नेहरू बढ्नेछन् हर बखत सावधानी अपनाउनु भयो भने राम्रो हुनेछ सिंह राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको देखिन्छ अघि पक्षी भन्दा अलि बढी खर्च हुने खालको दिन परेछ उठ्न बाँकी धन उठ्न कठिन र कठिन रहेको देखिन्छ कन्या राशि हुने तपाईँको लागि नोकरीमा पद बढ्ने खालको समय देखिन्छ बहन चपैया आदि प्राप्त हुने खालको समय पनि छ यात्राको लागि पनि एकदम राम्रो समय रहेको देखिन्छ तुला राशि तुला राशि हुने तपाईँको लागि झगडाको समय भएको छ केही बिल्दा सोचेर मात्र केही बोल्दा सोचेर बोल्नु भयो भने राम्रो हुनेछ नराम्रो समाचार सुन्दा मन मा असर नपर्ला पनि भन्न सकिन्न वृश्चिक राशि वृश्चिक राशि हुने तपाईँको लागि एकदम राम्रो समय देखिन्छ सोच्नु भएको काम सम्पन्न हुने खालको दिन छ यात्राको लागि पनि उपयुक्त समय रहेको छ धनु धनुराशि हुने तपाईँको लागि आजको दिनमा सामाजिक दायित्व थपिने खालको दिन छ सरकारको दायित्वबाट वञ्चित हुन कठिन हुने खालको समय पनि छ मकर राशि हुने तपाईँको लागि एकदम राम्रो समय आएको देखिन्छ पुराना काम सजिलै सम्पन्न हुनेछन् नयाँ कामबाट राम्रो आर्थिक लाभ हुने खालको समय छ कुम्भ राशिले तपाईँको लागि फलदायक समय आएको छ नयाँ कामको लागि सुनौलो अवसर आएकाबाट धेरै प्रगति हुनेछ र अन्त्यमा मीन राशि राशि हुने तपाईँको लागि प्रिय परिवारमा केही खटफट हुनेछ काम गर्नको लागि पहिलोको जस्तो जाँगर नआउन पनि सक्छ पुरानै काम गरिराख्नु नै उचित हुनेछ युतु रह्यो बाह्र राशिफल वास्तवमा बाह्र राशिफलले जे जसो भने पनि हामी सही तरिकाबाट आजको कामलाई अगाडि बढायो भने आजको काम शुभ रहनेछ अनि राम्रो रहनेछ तपाईँ सुनिरहनु भएको छ तपाईँको मनको आवाज रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट विश्वभरकै साथ सुन्नु भएको छ दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा छौँ प्राविधिक मित्र रिजनसँगै आवाजबाट सोम छ अब लागौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको उन्नाइस घन्टे प्रसारणमा कस्तो खालका कार्यक्रमहरू प्रसारण हुन्छन् त कार्यक्रमको रूपरेखातर्फ तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति शुभ बिहानी सुनिरहनु भएको छ यस लगत्तै सिआइएनबाट साँझ नेपाल सुन्न सक्नुहुनेछ आठ बजेसम्म आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर लगत्तै नेपाल चौतारी सुन्न सक्नुहुनेछ दस बजेसम्म नौ बजेसम्म नौ बजेको समय हो नेपालवाणी समाचारको नेपालवाणी समाचार लगत्तै लोक चौतारीमा तपाईँ सुन्न सक्नुहुनेछ त्यसै गरी दस बजेको समय अर्पण समाचार अर्पण समाचार लगतै एक्सन कट सुन्न सक्नुहुनेछ सहकर्मी सागरको साथमा त्यसै गरी एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेसम्म बाह्र बजेको समय नेपाल नेपालवाणी समाचारको नेपाल नेपालवाणी समाचार लगतै साथीसँग मुनका कुरा सुन्न सक्नुहुनेछ एक बजेसम्म एक बजेको समय अर्पण खबरको अर्पण खबर लगतै पप ग्यालरी सुन्न सक्नुहुनेछ आसिया होम डेकोले प्रायोजन गरेको छ दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै अर्पण समर्पण सुन्न सक्नुहुनेछ तीन बजेसम्म तीन बजेको समय नेपाल बाढी समाचारको नेपाल भाडी समाचार लगतै धनियाँकी दुनियाँ सुन्न सक्नुहुनेछ रेडियो अडियो काठमाडौँबाट त्यसै गरी चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगती लोक आगान दिपेन्द्रको साथमा पाँच बजेसम्म सुन्न सक्नुहुनेछ पाँच बजेको समय हो अर्पण बुलेटिनको अर्पण बुलेटिन लगत्तै तपाईँले पाँच तिसदेखि छ बजेसम्म कथा मिठो सारङ्गीको बीबीसी मिडिया एक्सन को उत्पादन सुन्न सक्नुहुनेछ छ बजेको समय नेपाल वाणी समाचारको छत्तिसदेखि सात बजेसम्म अर्पण स्थानीय समाचार र अर्पण स्थानीय समाचार लगतै अर्पण शुभ सुन्न सक्नुहुनेछ सात बजेको समयमा सात तिसदेखि आठ बजीसम्म आयन साझ खबर आठ बजेको समय नेपालवाणी समाचारको नेपालवाणी समाचार लगतै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सभा सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सभा लगतै प्रेम पल सुन्न सक्नुहुनेछ दस बजेसम्म दस बजेको समय हो नेपाल एफएम समाचारको नेपाल एफएम समाचार लगतै एघार बजेसम्म Khuldoli dot com radio audio काठमाडौँबाट सुन्न सक्नुहुनेछ बेलुका एघार बजेबाट भोलि बिहान चार बजीसम्म विश्राम लिने गर्छौँ भोलि बिहान चार बजे प्रवचन माला सँगसँगै उपस्थित हुने गर्छौँ पाँच बिसदेखि छ बजीसम्म तपाईँले प्रभात बाढी सुन्न सक्नुहुनेछ नेपाल बाणी रेडियो नेटवर्कबाट छ बजेको समय सिआइएन साझा खबरको छत्तिसदेखि सात बजीसम्म बाणी बहस र बाणी बहस लगतै सात बजेको समय हो अर्पण स्थानीय समाचार र अर्पण स्थानीय समाचार लगतै शुभ बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौं यिनै विविध जानकारी सँगसँगै आजलाई पनि कार्यक्रमबाट विध माग्ने भला पाएको छ सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद छ आज जति पनि साथीहरूको जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ हवस् त प्राविधिक मित्र रोइजनलाई विशेष धन्यवाद दिँदै प्रस्तुतिबाट सुविधा माग्छु तपाईँको बाँकी बल शुभ रहोस् नमस्कार